नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात गोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल विकको हार्दिक स्वागत छ गलकोटका वर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरसँगै इन्टरनेट र अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू जनैकाता बच्चो तथा ऋण सहकारी संस्था लिमिटेडको चौध चौबिसौँ वार्षिक साधारण सभा आजदेखि सुरु सयपत्री सहकारीको चौध वार्षिक साधारण सभाको दोस्रो दिन सम्पन्न गलकुट नगरपालिका वार्ड नम्बर एघार रिगाका वडा सदस्य सिरिजको लोभलाग्दो कृषि कर्म मिसन नेपाल बागलुङद्वारा मानव सेवा आश्रममा विस्था न्यानो कपडा वितरण र बागलुङ उद्योग वाणिज्य सङ्घको छेपन्नौ वार्षिक साधारण सभा सम्पन्न धौलागिरी कला तथा साहित्य मञ्च बागलुङद्वारा कविता सङ्ग्रह भाव मञ्जरी विमोचन दाइ दाइ दुली त भागिनी मलाई लाने भए फले वासमा आऊ ओ भगौडा दुलै बाहिर आऊ के गरे जे पायो त्यही गहना ल्याएर आएपछि भाग्दैन भाग्दैनन् त मलाई लैजाने हो भने फलेवा सुनचाँदी पसलकै गहना चाहिन्छ ओ मङ्गलम भगवान् विष्णु मङ्गलम दाजा।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 गाउँपालिकाको चौबिसौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन आजदेखि सुरु भएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कारण सिर्जित अवस्थाले मध्यनजर गरी विभिन्न मिति तोकी इलाका स्तरीय साधारण सभा गरिने सहकारीले जनाएको छ सहकारीले साधारण सभाको पहिलो दिन आज टाढाखुला गाउँपालिका वडा नम्बर तिन साँधीमा पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको छ साधारण सभामा सहकारीका अध्यक्ष गणेश चौखालले आर्थिक प्रतिवेदन मनबहादुर अठारेले लेखा समितिको प्रतिवेदन र सहकारीका सचिव क्षेत्र बहादुर बस्नेतले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो साधारण सभाको अवसरमा शेयर सदस्यको तर्फबाट पूर्ण बहादुर थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो नौ सय छजना सेयर सदस्य रहेको सहकारीको पैँसठी लाख सत्तरी हजार सेयर पुँजी रहेको सहकारीले जनाएको छ साधारण सभा तथा अधिवेशन आगामी पुस उन्नाइस गते ताराखोला गाउँपालिका दुई अर्घल आँगेखेत र पौष बिस गते घोस्मेले बजारमा सञ्चालन गरिने सहकारीले जनाएको छ कार्यक्रम सहजन एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको अध्यक्षता ज्येष्ठ शेयर सदस्य भीमबहादुर खत्रीको प्रमुख आतिथ्यता सहकारीका सदस्य खडक नाउसाको स्वागत तथा सहसचिव पूर्ण चोखालको सञ्चालनमा सम्पन्न भएको थियो सयपत्री बहु उद्देश्य सहकारी संस्था लिमिटेडको चौधौँ वार्षिक साधारण सभाको दोस्रो दिन सम्पन्न भएको छ कोरोना भाइरसको उन्नाइसको कारण सिर्जित अवस्थालाई मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी सात दिनभित्र सम्पन्न गर्ने गरी आज साधारण सभाको दोस्रो दिन सम्पन्न भएको हो एक हजार तिन सय छयासीजना सेयर सदस्य रहेको सहकारीमा गत आर्थिक वर्ष दुई हजार सत सतहत्तरमा दुई करोड छयासी लाख बाह्र हजार सात सय सेयर पुँजी रहेको उल्लेख गरिएको छ सहकारीले गत आर्थिक आर्थिक वर्षमा एक करोड नब्बे लाख पन्चानब्बे हजार छ सय उनातिस रुपियाँ आमदानी गर्दा एक करोड छब्बिस लाख उनाचालिस हजार आठ सय सत्तर रुपियाँ कुल खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ साधारण सभा सहकारीका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता सचिव हेमराज गैरीको सञ्चालनमा सम्पन्न भएको थियो साधारण सभा आइतबार गलकोट नगरपालिका वार्ड नम्बर चार चमुवा र खरुवाका सदस्यहरूको सहभागितामा संस्थाको प्राङ्गण डाँडाखेतमा सञ्चालन गर्ने सहकारीले जनाएको छ गलकुट नगरपालिका वडा नम्बर एघार रेखाका वडा सदस्य श्याम श्रेष्ठ सामाजिक कार्यसँगै कृषि पेसामा समर्पित हुनुहुन्छ जनप्रतिनिधिले समृद्धिको कुरा मात्र गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रेष्ठ भने दस वर्षदेखि व्यावसायिक कृषि कर्ममा सक्रिय हुनुहुन्छ श्रेष्ठले व्यावसायिक रूपमै मौरी पालन ब्रोइलर कुखुरा र कुखुरा पालन र तरकारी खेती गर्नुभएको छ पछिल्लो समय वडा सदस्यमा निर्वाचित भएसँगै उहाँको व्यस्तता बढेको पनि परिवारको सहयोगमा व्यावसायिक कर्म अघि बढाइरहेको उहाँ बताउनुहुन्छ गलकुटबाट अधिकांश युवाहरू जापान तथा युरोपका धेरै देशमा गए पनि सडतिस वर्ष श्रेष्ठ बाइस वर्षको उमेरबाटै कृषि कर्म र कुखुरा पालनमा आकर्षित हुनु भएको थियो एसएलसी उत्तीर्ण गरेपछि व्यावसायिक कृषितर्फ लाग्ने सोच पलायो गाउँका धेरै युवा विदेश पलायन भए पनि आफूलाई विदेश जाने कहिले मन आएन श्रेष्ठले भन्नुभयो गाउँमै मेहनत गरेपछि विदेशमा जस्तो आम्दानी निगरानी स्वदेशमै गर्न सकिने रहेको रहेछ बाह्र वर्ष अघि घरमा रहेका पाँच मुडे घरबाट व्यवसाय सुरु गर्नुभएका सुरेशको गलकुट घुम्टे मौरी पालन फर्ममा सत्तरी आधुनिक मौरीका घर छन् सुरुमा मौरी पालनमा आकर्षित हुनुभएका श्रेष्ठले मौरी पालन सुरु गरेपछि व्यावसायिक रूपमै कुखुरा पालन गर्दै आउनु भएको छ यही फागुनसम्म एक सय एघार मौरी पुर्याउने लक्ष्यका साथ अघि बढ्नुभएका श्रेष्ठले दुई वर्षदेखि तरकारी खेती समेत गर्दै आउनु भएको छ उहाँले त अस्थायी टनेल निर्माण गरी काउ गोलबेडा काउली बन्डा लगायतका मौसमी तथा बेमौसमी तरकारी गर्दै आउनु भएको छ मौरी पालन मुख्य पेसा हो आर्थिक रूपमा सबल हुनका लागि कुखुराका साथमा तरकारी खेती गर्दै आएको छु मौसम राम्रो हुँदा सात सय केजी मह उत्पादन हुन्छ सात सय कुखुरा फार्ममा कहिले टुट्दैनन् उहाँले भन्नुभयो यसपटक मौसम अलि राम्रो नभएका कारण रु चार लाख मात्रै मह बिक्री गरे कुखुराबाट वार्षिक रु चार लाख हारहारीमा आमदानी हुन्छ वार्षिक रूपमा मह कुखुरा र तरकारी खेतीबाट रु बाह्र लाख जति आमदानी गर्ने गरेको श्रेष्ठले जानकारी दिनुभयो आफू सामाजिक काममा खटिएको समयमा परिवारका सदस्य बाबा आमा तथा तर श्रीमतीको सहयोग हुने गरेको छ जनताले सेवामा खटिनु पर्ने भएकाले समयलाई व्यवस्थापन गर्दै आएको उहाँको भनाइ छ योजना बैठक तथा नगरपालिकाको काममा खटिँदा अघिल्लो दिनमै दिन नै काम घटाउने र बिहान सबैले उठेर तरकारी टिप्ने कुखुरा कुखुराले दाना हाल्ने गर्नुहुन्छ लोकल यति सेरेना जातको मौरी पाल्दै आउनुभएका उहाँले चरण र हावापानीका लागि रिघा गाउँ उपयुक्त भएका कारण मौरी पालनमा भविष्य राम्रो भएको बताउनुभयो उहाँले घरबाट प्रति केजी र एक हजारमा मह बिक्री गर्दै आउनु भएको छ उत्पादन हुन सके मह र कुखुरा घरबाटै बिक्री हुँदै आएकाले बजारको समस्या नभएको उहाँको भनाइ छ गत वर्ष मौरी पालनबाट कृषि ज्ञान केन्द्र पर्वतले रु दुई लाख पचास हजार अनुदान उपलब्ध उपलब्ध गराएको उहाँले बताउनुभयो श्रेष्ठको फार्ममा उत्पादन भएको तरकारी हटिया गुल्मीको वामी खरबाङ बजारमा बिक्री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 भरत शर्मा पाठकको अध्यक्षतामा तेह्र सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो समितिको उपाध्यक्षमा दिनेश रेग्मी सचिवमा खिम कुमार थापा र कोषाध्यक्षमा असीम परियार रहनु भएको छ नयाँ कार्य समिति चयनको अवसरमा मानव सेवा आश्रम बागलुङमा न्यानो कपडा वितरण गरिएको छ सेवा नै धर्म हो भन्ने उद्देश्यका सात चौबिस हजार बराबरको विस्था न्यानो कपडा मानव सेवा आश्रममा वितरण गरिएको मिसन नेपाल बागलुङका अध्यक्ष भरत प्रसाद पाठकले बताउनुभयो कार्यक्रम मिसन नेपाल बागलुङका अध्यक्ष भरत प्रसाद पाठकको अध्यक्षता तथा सचिव खिम कुमार थापाको सञ्चालनमा सम्पन्न भएको थियो बागलुङ उद्योग वाणिज्य सङ्घको छेपन्न वार्षिक साधारण सभा बागलुङमा सम्पन्न भएको छ साधारण सभाको उद्घाटन गर्दै पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले नेपालको अर्थव्यवस्था दिगो उपभोक्ता प्रणालीमा जानुपर्ने बताउनुभयो अहिले नेपालको अर्थव्यवस्था नब्बे प्रतिशत निर्भर भएको भन्दै स्थानीय उत्पादन बढाउने र खपत गर्ने पद्धतिमा जानुपर्ने धारणा राख्नु भएको थियो उहाँले विदेशी वस्तु आयात गर्ने र नेपाली उत्पादनले बजारविहीन बनाउने कामले देशको अर्थव्यवस्था तहस नहस भएको बताउनुभयो हालै निर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तिनै तहको सरकारबाट व्यवसायले करमाथि कर थुपारेको आरोप लगाए लगाउनु भयो उहाँले कर बढाउने भन्दा धेरै भन्दा धेरै उद्योग तथा व्यवसाय खोल्ने अवसर चाहिएको बताउनु भयो शनिबार आयोजित साधारण सभामा बागलुङ उद्योग वाणिज्य संघले ढकालले सम्मान गरेको थियो संघले हालै निर्वाचित नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश समितिका कार्यकारिणी पनि पदाधिकारी र सदस्यले पनि सम्मान गरेको थियो साधारण सभामा उत्कृष्ट व्यापारीको रूपमा बाग्लुङका पाँच व्यवसाय पुरस्कृत भएका छन् भएका छन् उक्त अवसरमा विनायक वस्त्रालयका पवन कुमार श्रेष्ठ मनसुन डा मनसुन डालमोटका एम प्रसाद कणेल कणेल सप्लायर्सका दिल प्रसाद कणेल खड्का एग्रोका अगन बहादुर खड्का र प्रशान्ति किराना पसलका प्रताप कणेल पुरस्कृत भएका हुन् गत वर्ष स्थापित आर्थिक खोजमूलक पत्रकारिता पुरस्कारबाट नेपाल पत्र पत्रकार महासङ्घ बाग्नुका पूर्व अध्यक्ष मुकेश चन्द्र राज भण्डारीले पुरस्कृत पुरस्कृत गरिएको थियो दुई लाख बाइस हजार दुई सय बाइस रुपियाँको कोषबाट एघार हजार एक सय एघार रुपियाँबाट पुरस्कृत गरिएको संघका महासचिव नरेश कडेलले बताउनुभयो बाग्लुङ उद्योग वाणिज्य सङ्घको काप अध्यक्ष युवराज राज भण्डारीको अध्यक्षता महासचिव नरेश कडेलको सञ्चालन र वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुको धन्यवाद ज्ञापनमा सञ्चय सम्पन्न कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्प क्याम्पसका सहायक प्रमुख धर्मप्रसाद गौतम नेपाल उद्योग वाणिज्य महासङ्घको गण्डकी प्रदेश अध्यक्ष सञ्जीव बहादुर गौतम नेपाल उद्योग वाणिज्य महासङ्घको सञ्जीव बहादुर कोइराला राजनीतिक दलहरूको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष चित्रबहादुर सापकोटा जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेल प्रमुख बैङ्कका प्रमुख कार्यकारी अशोक शेरचन प्रमुख जिल्ला अधिकारी सुरेश नेवानी व्यावसायिक पुष्पमान श्रेष्ठ श्याम श्रेष्ठ वसन्त कुमार श्रेष्ठ भगवती केसी र पत्रकार महासङ्घ बाग्नुका अध्यक्ष दिल श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो बागलुङका साहित्यकार नारायण प्रसाद गौतमको कविता संग्रह भाव मञ्जरी शनिबार विमोचन भएको छ धौलागिरी कला तथा साहित्य मञ्च बागलुङले एक कार्यक्रमको आयोजना गरी कविता संग्रह विमोचन गरेको हो विमोचन कार्यक्रममा सहभागीहरूले पछिल्लो समय पाश्चात्य पाश्चात्य साहित्यका कारण साहित्यिक गतिविधिहरू हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए समाज रूपान्तरणमा कला र साहित्यको महत्त्वपूर्ण भूमिका रहने भन्दै वक्ताहरूले कविता सङ्ग्रहले समाजको यथार्थ बोलेको दावी गरे साहित्यकार प्रेम छोटाले धर्म संस्कृति र समुदायको वास्तविकता समेटेको कविता सङ्ग्रह विमोचन गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो स्रष्टाका सिर्जनालाई पाठकको माझ पुर्याएर साहित्य प्रवर्धनको प्रयास गरिरहेको मञ्चका अध्यक्ष सिर्जना कार्कीले बताउनुभयो कृति अधिकार गौतमले हराउँदै गएको साहित्य प्रतिको रुचि विकास हुने गरी कविता संग्रह तयार पारेको बताउनुभयो उहाँले सामाजिक सांस्कृतिक र धार्मिक पक्षहरूसँग सम्बन्धित विषयवस्तुका कविता संग्रहमा समावेश रहेको बताउनुभयो मञ्चका अध्यक्ष सृजना कार्कीको अध्यक्षता सदस्य शिव सस्मितको स्वागत र सचिव गोविन्द सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो एनएबीबीट खबरसँगै साँझ सात बजेको गलकुत खबरको हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा आजदेखि सुरु सयपति सहकारीको चौधौँ वार्षिक साधारण सभाको दोस्रो दिन सम्पन्न गलकोट नगरपालिका वडा नम्बर एघार रेखाका वडा सदस्य श्रेष्ठको लोभलाग्दो लोभलाग्दो कृषि फर्म स्थान नेपाल बागलुङद्वारा